रौँ त काट्नुपर्छ नि अनि चुस्ने बेला त रौँले त डिस्टर्ब गर्छ त फेरि मेरो त रौँ छैन मेरो त हो मेरो बाइस तिस स्टेशन तो हम नहीं होता तिमी कहाँ हो र म कहाँ भन्ने चितवनमा चितवनमा भनेपछि कहिले काहीँ यसो आउँदाखेरि भेट हुँदै रहेछ फेरि मैले नै मन देखाएको हुनुपर्छ नि त फेरि त्यस्तो तपाईँहरूले कहिले खेलाउनुहुन्न एकजना लाटो एकजना बाटो पऱ्यो के अलिकति भएन भन्ने कुरा आयो तलबाट म मात्रै सोध्नु <laughs> मैले मात्रै मलाई अरे म मजासँग गफ गर्ने कुनै केटा मान्छे छँदैछ हात उठाउ है म तानिदिन्छु है म मजासँग गफ गर्छु भन्ने कोही हुनुहुन्छ म आउँछु रेल नबेल म तानिदिन्छु एकछिन तल राखिदिएँ है सरकार पाँदै पाँदै म मात्रै नबोल्ने खै एउटा म बोल्छु म आउँछु सबैले चाहिन्छ के लाज लाग्ने अरूले इफेक्ट हुने काम गर्नु भएन हो नि नेचुरल थिङ गर्नुपर्छ सबैलाई चाहिने कुरा हो के चाहियो मलाई लाडो चाहियो हजुर सुनेन सुनेन तपाईँको ब्याट्री सक्यो छ नि भनेको कत्रो छ आठ इन्ची हजुर आठ इन्ची त्यस्तो कति भयो नि नगरेको धेरै भइसक्यो हो धेरै निस्किन्छ होला त्यसो भए अहिले गर्ने र हजुर अहिले हो र मैले मात्रै हो तिमी जो पाए त्यहीसँग गरेर हुँदैन नि त हजुर कुरा चाहिँ फेरि जोसँग नै गर्ने हो अनि दिदी कसलाई हो नि दिने त अब जसले मनले खान्छ जोसँग सेफ फिल हुन्छ उसैसँग अनि तपाईँसँग त भर्खर कुरा गर्दैछु गर्नु न बोल्नु न सुत्ता भइसक्यो त्यही भएर अनि लाडो पनि सुतिर होला नि उठिरह उठेर पिन्टी पाल भन्दै फेरि विचार पुऱ्याउनु पेन्टी पाल पऱ्यो भने बर्बाद तपाईँ भुइँ सानो छ तिमीले भनेको मैले मेरो त पाल पर्ने कुरै छैन अनि तपाईँको तपाईँले पार्नु न पार्नु पार्नु चाहिँ कसरी कसरी गर्ने भन्ने तिमीलाई कसरी मनपर्छ थाहा छैन तपाईँले गर्नु म थाप्छु मात्रै कसरी थाप्नेमा तपाईँले कस्तो पोज मनपर्छ मैले के थाहा मलाई त कुन पोज जस्तै भइने हुन्छ डग स्टाइल गर्नु नि त म थाप्दिन्छु Nota pantalla. No. Poesía. Poesía आइसकेको गर्नु चाहिँ के तपाईँको छैन मेरो पास रुन्छ कि छैन मैले त रौ भएको मन पर्दैन छैन तिम्रो मेरो त छैन त्यो थोरै छ त्यसले काटेको र त्यस्तो काल होला है म तपाईँसँग यस्तो बोल्यो मेरो कालो हुँदैन पो भाइ छैन त टोक्छ म पिसा फेरिदिन्छु मुखमै टोक्यो भने त बिस्तारै दुख्नु नगर्ने टायर्ड छ त्यही हुन्छ मेरो टायर्ड छ दुइटा आउँदा त छिर्दैन कसो मेरो त रेली भन्यो मैले यस्तो चेक्स कुरा गरेँ भन्दैमा म सबैसँग सुतेर हिँडेको त हुँदैन नि छिराउनु न कस्तो मजा आइरहेछ भाग्यो त चढ्यो के हो मजाले बोल्नु पऱ्यो कि बढी म मात्रै बढी बोल्नु उद्धव बोल्यो त राति ओइ पागल अरे कसलाई पागल भनेको है साथी त्यो के गर्नु अब नि त चिक्नु न चिक्नु चिकिरहेको छु भाइ गर्नु अलिक थिएन न पावर लुत्दै छिर्नु अरे आवाज निकाल फेरि बिहान हुने होला आवाज निकाल है आवाज ननिकाल आवाज निकाल्नु हुँदैन है आवाज निकाल्नु हुँदैन आवाज निकाल्ने फेरि जान्छ नि ऊ लाइकै पुगेको छैन लाइक हुन सबैजनाले tap tap screen double tap tap गर्नु टेन के पुऱ्याउँ टेन के टेन के ल जना भ्युअर्स हुनुहुन्छ ट्याप ट्याप गर्नु न च्याप्टर नम्बर 10 के पुराउ अनि बल्ल बोल्ने भन्नु त फेरि tap tap tap tap tap tap त सबैले ट्याप ट्याप ट्याप ट्याप मलाई 16 चाहिँ 16 चाहिँ सबैजना ट्याप ट्याप त Tap tap garam na tap tap garam tap tap tap free guys tap tap tap tap tap tap tap tap सब भाग्नुहुन्छ ट्याप ट्याप चाहिँ मजा आउँदैन क्या लाइभमा भन्नलाई पनि खैला ट्याप ट्याप देखिएन है साथीहरू सबैले tap tap tap tap tap tap tap copy link पनि गर्दा ट्याप ट्यापिङ गरिदिउँ है कपी लिङ्क पनि टैप ट्याप ल टेन के पिएर फिफ्टिन के ट्वेन्टी के पुऱ्याउँदा एकछिन कपी लिंक पनि गरौँ है कपी लिंक पनि गरोस्